नाथ त सुनैको गजुर चोक माया सतार हजुर खाप राम्रो रुप्सेको झरनाले जनक माया जानैमा सर्नाले मुक्तिनाथ सुनैको गजुर चोक खाएको राम्रो रूप सेको झरनाले जनको माया जाँदैमा नले चेपी बगेको गण्डकी तिमीले हेर्ने आखैरीमा मै छु कि मेरो माया कहाँ छैन भना मुटु छामी ढुक ढुकी गाना यो पृथ्वी बगेको